राख्ने गर्छौं मुक्तकसँग सम्बन्धित हरेक गतिविधिहरूलाई तपाईँहरू समक्ष पुर्याउने गर्छौं आजको व्यवसायमा वसाईमा म तपाईँहरूले नै पठाउनुभएका मिठा मिठा मुक्त खराबहरू राख्नेछु म ढिला नगरी कार्यक्रममा मुक्तक नै लिन चाहन्छु कार्यक्रम सँगै रहनुहोला जता जता मह मिल्छ उतै उतै चाट्नु सजुर जता जता मह मिल्छ उतै उतै चाट्नु सजुर पोसाक लाउनुहोस् चौरा सुराल देशभक्ति छाट्नु सजुर कसले देख्छ कसले छेक्छ हजुरकै हुकुम चल्छ यता देशभोकै सुत्छ उता रिबन काट्नु सजुर यो मुक्तकमा व्यङ्ग्य मुक्तकार हरि कृष्ण काफ्लेजीको चन्द्रपुर चार रौतहट उहाँको घर हो मुक्तकार हरि कृष्ण काफ्लेजी दमदार दमदार मुक्तक लेख्नुहुन्छ आजको कार्यक्रम मुक्तक मालामा मैले उहाँकै मुक्त अरबहरूसँगै मुक्तकको सिलसिला शुरू गर्न चाहे यो मुक्तक मैले नेपाल मुक्तक प्रतिष्ठानले बजारमा ल्याएको मुक्तक माधुर्य भित्रबाट लिएको हुँ म अर्को मुक्तक पुनः मुक्तकार हरिकृष्ण काफ्लेजीको नै लिन चाहन्छु जसको हातमा घाउ देख्छु ठेला देख्छु खिल देख्छु जसको हातमा घाउ देख्छु ठेला देख्छु खिल देख्छु अक्सर तिनकै वरिपरि परिस्थिति जटिल देख्छु कसले कोरियो समाजको कारुणिक चित्र यस्तो छचल्किने हर आँखामा उन्मुक्तिको अपिल देख्छु मुक्तकार हरि कृष्ण काफ्लेजीलाई सुन्यौं हामीले कार्यक्रमको शुरूआतमा म मुक्तक माधुर्यबाट तीनजना मुक्तकारहरूलाई लिनेछु कार्यक्रमको शुरूआतमा तत्पश्चात म तपाईँहरूले नै पठाउनुभएका मुक्त खराबहरू कार्यक्रममा जोड्नेछु अर्को मुक्तक म मुक्तक माधुर्यबाट नै लिन्छु मुक्तकार हुनुहुन्छ उदास कार्कीजी लोभी मान्छेले अरूलाई हटिएर आफूलाई चिचिहाल्छ लोभी मान्छेले अरूलाई हटिएर आफूलाई चिचिहाल्छ घुसिया कर्मचारीले जे गर्दा पनि कमिसन खिचिहाल्छ चार सुरमा किला ठोकेको छ भन्दैमा ढुक्क हुनै सकिन्न धुर्त छिमेकी पर्यो भने मौका छोपेर सिमाना मिचिहाल्छ यो मुक्तक मुक्तकार उदास कार्कीजीको काठमाडौँ उहाँको घर हो उदास कार्कीजी बड गजबको मुक्तक लेख्नुहुन्छ उहाँकै अर्को एउटा मुक्तक म लिइहाल्छु बेमौसमको हावाहुरी राम्रो नहुने रहेछ बेमौसमको हावाहुरी राम्रो नहुने रहेछ र व्यर्थको चुरीफुरी राम्रो नहुने रहेछ जुनै बेला भत्किन्छ विश्वासको पर्खाल अति नजिक मनको दूरी राम्रो नहुने रहेछ अर्को मुक्तक म मुक्तक माथुर्यबाट नै लिन्छु मुक्तकार हुनुहुन्छ अदिति अर्याल गेवालीजी कुल्मी उहाँको घर हो हाल काठमाडौँमा हुनुहुन्छ अब क्रममा मुक्तकार अदिति अर्याल गेवालीजीलाई सुनौ आँखाबाट आँसु कहिल्यै छर्न दिन्न भाषा भयो आँखाबाट आँसु कहिल्यै झर्न दिन्न बाचा भयो त्यो तकतिरमा पीडा कहिल्यै पर्न दिन्न बाचा भयो यो लोकमा मेरै लागि तिम्रो जन्म भयो भने अमर राख्छु कसम प्रिय मर्न दिन्न बाचा भयो मुक्तकार अदिति अर्यल ग्यावालीजी मुक्तक मालाको नियमित बसाईमा निकै मिठो माया बाँड्दै गर्नुहुन्थ्यो मुक्तक पठाउँदै गर्नुहुन्थ्यो हिजो आज कता हराउनु भएको नि अबको क्रममा मुक्तक माधुर्यबाट अन्तिम मुक्तक उहाँकै म लिन चाहन्छु श्रोता हरेक यात्रा छ अप्ठ्यारो सम्हालिन गाह्रो भाष हरेक यात्रा छ अप्ठ्यारो सम्हालिन गाह्रो भाष कोही छैन सेरो फेरो सम्हालिन गाह्रो भाष भाको एउटा मुठु पनि बैमानीले लगिदियो कसले जिम्मा लिन्छ मेरो सम्हालिन गाह्रो भएको छ उहाँ हुनुहुन्थ्यो मुक्तकार अदिति अरियाल गेवालीजी निकै मन्सुने मुक्तक लेख्नुहुन्छ अब श्रोता हामी पहिलो गीत सुन्छौँ कार्यक्रममा गीत पश्चात हजुर तपाईँहरूले पठाउनु पठाउनुभएका मुक्त खराबहरू मसँग छन् अबको क्रममा म एलिना चौहान वसन्त सापकोटा सुजता वर्मा बेनिसा पौडेलजीले गाउनु भएको स्वप्निल बरालजीले लेख्नु भएको वसन्त सापकोटाजीको संगीतमा रहेको गीत सम्बन्ध तपाईँहरू समक्ष राख्न चाहन्छु गीत पश्चात आउनेछु तपाईँहरूकै मुक्त खराबहरूको साथमा आउनेछु हामीसँगै रहनुहोला हेर्दा नछोए जस्तो तर छन् कस्तो धरती गगनको जस्तो सम्बन्ध तिम्रो मेरो सम्बन्ध तिम्रो मेरो धरती गगनको जस्तो सम्बन्ध तिम्रो मेरो esta y esto mi luz यो निकै नै मिठो गीत पश्चात तपाईँलाई कार्यक्रममा पुनः स्वागत छ रेडियो भिजन एकानब्बे दशमलव छ मेगा कार्यक्रम मुक्तक माला श्रोता तपाईँ सुनिरहनु भएको छ जब हर बखत जीवनमा असफलता हुन्छ जब हर बखत जीवनमा असफलता हुन्छ असहज परिस्थितिमा बाँच्न व्यवस्था हुन्छ बिना तयारीको परिणाम कहाँ सुखद हुनु र पुरै विजय बन्न त धैर्यताको आवश्यकता हुन्छ यो मुक्तक मुक्तकार भीम सुवेदीजीको अर्जुनधारा तीन खुद्नाबारी जापा उहाँको घर हो हाल युएमा हुनुहुन्छ मुक्तकार भीम सुवेदीजी कार्यक्रम मुक्तक मालाको आजको यो अवसाय तीन सय उनपचासौं अंक हो शुरूआती अंकदेखि नै नियमित रूपमा हामीहरू समक्ष आउँदै गर्नुहुन्छ निकै मिठो माया माडेर मुक्तक मिठो लेख्नुहुन्छ अर्को मुक्तक म लिन्छु कार्यक्रममा ढिला नगरी मसँग मुक्तक छ छिमेकी दाइजीको घर उहाँको मोरङ हो भविष्य कस्तो हुन्छ हरेक बिहानीले जनाउँछन् भविष्य कस्तो हुन्छ हरेक बिहानीले जनाउँछन् माया प्रेम गर्नेहरूले पो आफू रिसाउँदा मनाउँछन् ढिलो चाँडो जसरी पनि पुगिन्छ यात्रा तय गरेपछि साना साना खुड्किलाले यात्रा सहज बनाउँछन् छिमेकी दाई मोरङबाट आउँदै गर्नुहुन्छ मुक्तक मालामा आफ्ना सुन्दर मुक्त गरपरेको साथमा अर्को मुक्तक छ मसँग मुक्तकार हुनुहुन्छ कल्पना श्रेष्ठजी उहाँले मुक्तक हामीलाई रामे छापबाट पठाउनु भएको हो करणी पछि हत्या कतै जिउँदै चलेका छन् करणी पछि हत्या कतै जिउँदै चलेका छन् आफ्नैको मिले मतो भनी मुद्दा चलेका छन् सुरक्षित ठाउँ कहाँ खोज्ने छोरी बाँच्नलाई पाइएन न्याय कतै भन्दै पीड़ित गरेका छन् निकै मार्मिक ढंगले मुक्तक लेखेर पठाउनुभयो कल्पना श्रेष्ठजीले सम्भवत पहिलो पटक हुनुपर्छ उहाँ हामीहरू समक्ष आउनुभएको अबको क्रममा मुक्तक मलिन्छु मुक्तककार हुनुहुन्छ भावना मन्जुजी उहाँले हामीलाई मुक्तक विराटनगर तीन बुद्ध चुकबाट पठाउनु भएको हो नियमित रूपमा उहाँ हामीहरू समक्ष मुक्तक मालामा आउँदै गर्नुहुन्छ थाहा थिएन यो जिन्दगी हो मेरो मात्र थाहा थिएन यो जिन्दगी हो मेरो मात्र चोटे चोट पाएपछि थाहा भयो मेरो मात्र न दिनको चैन न रातको निद भेटिन्छ निभाउनु छ नाता सोचेर यो मेरो मात्र उहाँ हुनुहुन्थ्यो भावना मनसुसी विराटनगरबाट हो भने श्रोता हामी कार्यक्रममा अर्को एउटा गीत सुन्छौ पुष्प चैडा छेत्रीजीको मुक्तक उहाँसँग छ धनगढ़ी बाह्र कैलाली उहाँको घर हो पुष्प चैडा छेत्रीजी पनि नियमित रूपमा आउँदै गर्नुहुन्छ हामीहरू समक्ष अबको क्रममा मसँग गीत रहेको छ गायक प्रताप दासजीले गाउनु भएको विजय फुन्जीले लेख्नु भएको ऋषि खड्काजीको संगीतमा रहेको म मुक्तक लिन्छु पुष्पचयरा छेत्रीजीको कविता श्रेष्ठजीले गीत सँगसँगै राख्नुहुनेछ तपाईँहरू समक्ष श्रोता जो छ तिम्रो जिन्दगीमा उसैसँग रमाउ तिमी जो छ तिम्रो जिन्दगीमा उसैसँग रमाउ तिमी जति गुणगान गाउनु छ उसैको गाउ तिमी दुनियाँले कुरा काट्न सक्छन् विगत सम्झेर बिन्ती मेरो सामु अब कहिले नआउ तिमी ए भगवान कमल जस्तै हिलोमा फुले बनाइदेऊ हे भगवान चिनी जस्तै पानीमा खुले बनाइदेऊ बाटोमा भौला जस्तै डुल्ने बनाइदे मलाई मारि टेलिभिजन एकानब्बे दशमलव छ मेगामा कार्यक्रम मुक्तक माला सुनिराख्नु भएको छ मनन भण्डारीको साथमा कार्यक्रम सुन्दै गर्नुहोस् न मुटु मेरो छिया पार्यो हाँसो कसरी धोके बाजले धोका दियो बाँचु कसरी मुटु मेरो छिया पार्यो हँसु कसरी धोके बाजले धोका दियो बाछु कसरी बिन्ती छ आँसु जति मैलाई खनाइदे कि मलाई मारी माया गर्छु तिमलाई खै त बुझेको देउता भन्दा पहिला मैले तिमलाई पुजेको म मर्दा खुसियाली तिमले मनाइदे पुष्प चेडा छेत्रीजीको मुक्तक मुक्तक सँगसँगै यो गीत तपाईँले सुन्नुभयो रेडियो भिजन एकानब्बे दशमलव छ मेगाहरूमा कार्यक्रम मुक्तक माला तपाईँ सुनिरहनु भएको छ आजको यो वसाईमा म तपाईँहरूले भएका मुक्त खराबहरू आरोपहरू लिइरहेको छु आउँदा जाँदा खेतबारी सुरक्षित छैनौ आउँदा जाँदा खेतबारी सुरक्षित छैनौ बढ़िरहेछन् बलात्कारी सुरक्षित छैनौ गिद्धे नजर लगाउनेको कमी छैन कहीँ कतै घरभित्रै पनि हामी नारी सुरक्षित छैनौ यो मुक्त मुक्तकार झरना बाठा मगर्जीको रुकुम पश्चिम उहाँको घर हो हाल गोवा भारतमा हुनुहुन्छ झरना बाठा मगर्जी पछिल्ला अङ्कहरूमा नियमित रूपमा हामीहरू समक्ष आउँदै गर्नुहुन्छ मुक्तक रसिलो लेख्नुहुन्छ मनसुमी लेख्नुहुन्छ आज त्यस्तै मुक्त गरबहरूको साथमा आउनुभयो अर्को मुक्तक म कार्यक्रममा लिन्छु उहाँसँग मुक्तक छ जगत थापाजीको बसाङ उहाँको घर हो हाल भारतमा हुनुहुन्छ दुःख कष्ट अनि पिर नपरोस् यति चाहन्छु दुःख कष्ट अनि पिर नपरोस् यति चाहन्छु दुश्मन नजिक पनि नसरोस् यति चाहन्छु खुसी किन्न भनी पर्दै छिँडेको हुँ आमा मलाई सम्झे आँसु नसरोस् यति चाहन्छु उहाँले पनि निकै मार्मिक ढंगले मुक्तक लेखेर पठाउनुभयो मुक्तकार हुनुहुन्छ जगत थापा अनुमलजी नियमित रूपमा उहाँ पनि आउँदै गर्नुहुन्छ अर्को मुक्तक छ मसँग मुक्तकार हुनुहुन्छ अम्बिका खरेल उप्रेतीजी विराटनगर बाह्रबाट उहाँले हामीलाई मुक्तक पठाउनु भएको हो कठोर हृदय मान्छन् मलाई कोही पुज्छन् यही कठोर हृदय मान्छन् मलाई कोही पुज्छन् यही पचार्दै खुट्टाले जान्छन् मलाई कोही पुज्छन् यही सडकदेखि महलसम्म चाहिन्छ मनै तिमीलाई भगवान भनेर लान्छन् मलाई कोही पुज्छन् यही अम्बिका खरेल उप्रेतीजी विराटनगर बाह्रबाट यसरी आउनुभयो अर्को मुक्तक छ मसँग संसारीबाट मुक्तक पठाउनु भएको छ मुक्तकार हुनुहुन्छ रविन्द हालजी स्वयं देखाएर ठूला ठूला सपना प्रेमको उद्घाटन गर्ने स्वयं देखाएर ठूला ठूला सपना प्रेमको उद्घाटन गर्ने मलाई आँसु दि आफू भने सदा खुसीसँग मिलन गर्ने सँगै जिउने सँगै मर्ने बाचा बिर्सी बीच बाटोमै छोड्यौ तिमी त रहेछौ दुई सिब्रे क्षण पूरा परिवर्तन गर्ने रविन सुनसरीबाट आउँदै गर्नुहुन्छ मुक्तक मालाको बसाईमा अब पनि हामी अर्को एउटा गीत सुन्छौँ श्रोता मसँग मुक्तक छ प्रसिद्ध कुँवरजीको बानब्बे चौध मायाखोला सिक्रे सेङसा उहाँको घर हो मसँग प्रसिद्ध कुँवरजीको मुक्तक रहँदा कविताजीसँग यो समयमा गीत रहेको छ भूपु पाण्डेजी र मेलिना मैनालीजीले गाउनु भएको नारायण नेपालको शब्दमा रहेको भूपू पाण्डेजी गीत संगीतमा रहेको छोटो छ जिन्दगी मुक्त प्रजित सीको सुनौ सँगै गीत हामी सुन्ने नै छौ हिँड्दा हिँड्दै आखिर चितामा पुग्नेछ हिँड्दा हिँड्दै आखिर चितामा पुग्नेछ हराउनेछ मनको पीर चितामा पुग्नेछ जिन्दगीले आराम पाउनेछ त्यही दिन जुन दिन हाम्रो शरीर चितामा पुग्नेछ you lelaka. जलेर हिरा खानी बनाउँदैछु रित्तो छ आज बाद रित्तो छ आज बाद फर्किन्छ के लिएर आँगन पुज्यालिने छ मुस्कान फैलिएर तबसम्म दिलको चाहा सम्म दिलको चाह दिलमै बिछेर राख छिट्टै फर्किआउँछु म छिट्टै फर्किआउँछु म मोटो थिचेर राख प्रसिद्ध कुँवरजीको मुक्तक मुक्तकसँग सँगै तपाईँले गीत सुन्नुभयो रेडियो भिजन एकानब्बे दशमलव छ मेगा आर्समा म तपाईँहरूकै मुक्त अरबहरू लिइरहेको छु श्रोता कतै सफल नभएसम्म बच्चाले नै हेप्दा रहेछन् कतै सफल नभएसम्म बच्चाले नै हेप्दा रहेछन् आफन्त झन् टाढा हुँदै उल्टे हिलो छेप्दा रहेछन् दिन फिरेर आइगो भने हुने खाने भइगो भने तिनैले छन् स्वार्थ राखी उल्टै काखी चेप्दा रहेछन् यो मुक्तक मुक्तकार गोम विक्रमजीको कल्लाबारी पाल्पा उहाँको घर हो निकै कसिलो मुक्तक लेख्नुहुन्छ मुक्तकार गोम विक्रमजी सम्सँदै गर्नुहुन्छ हामीहरूलाई यसरी नै अर्को मुक्तक म कार्यक्रममा लिन चाहन्छु श्रोता अबको क्रममा मसँग मुक्तक छ अनुप खतिवड़ा जिज्ञासुजीको मनाबारी गाउँ विश्वनाथ असम उहाँको घर हो सत्य बोल्नेलाई विरोधी भने पनि गुनासो छैन सत्य बोल्नेलाई विरोधी भने पनि गुनासो छैन कसैको दृष्टिमा आफै शत्रु भने पनि गुनासो छैन समयले सबै कार्यको हिसाब राखिरहेको हुन्छ खन्नेले जति ठूलो खाल्टो खने पनि गुनासो छैन असमबाट नियमित रूपमा यसरी नै आउँदै गर्नुहुन्छ मुक्तकार अनुप कतिवटा जिज्ञासुजी अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ शैलेन्द्र रिमालसीको विदुर तिनुवाकोट उहाँको घर हो मनभित्र मृत्युको डर पाली फुर्ती लाउँदा रहेछन् मनभित्र मृत्युको डर पाली फुर्ती लाउँदा रहेछन् अझ सान दिँदै शिर उचाली फुर्ती लाउँदा रहेछन् देशको सीमा मिचिँदा चुइक्क बोल्न नसक्नेहरू भनेर आफूलाई वीर गोर्खाली फुर्ती लाउँदा रहेछन् यो मुक्तक मुक्तकार शैलेन्द्र रिमालजीको विदुर तीन नुवाकोटबाट हजुर उहाँले हामीलाई सम्झनुभयो आजको यो बसाईमा नियमित रूपमा हामीलाई मुक्तक प्रेसित गर्नुहुने मुक्तकारहरूका मुक्त खरबहरू म लिइरहेको छु मलाई निकै मजा लागिरहेको छ मुक्तक वाचन गर्न मलाई लाग्छ तपाईँ पनि कार्यक्रमबाट निकै मिठो साथको अनुभव गरिरहनु भएको छ अर्को मुक्त म मसँग मुक्तक छ मुक्तकार हुनुहुन्छ शुक्रराज लिम्बू आरिस गर्छौ खत्तम मान्छौ मान मटक्दिन आरिस गर्छौ खत्तम मान्छौ मान मटक्दिन शत्रु मध्येको मा शत्रु ठान्छौ ठान मटक्दिन मलाई लक्ष्यमा पुग्नु छ साथी जलन के गर्छौ छिर्के लगाएर मेरो खुट्टा तान्छौ तान म डग्दिन मोरङ पत्री शनि सरेबाट निकै मिठो माया हामीलाई बाँड्दै गर्नुहुन्छ मुक्तकार शुक्रराज लिम्बू शुक्रराजजीका मुक्त खराबहरूसँगै अर्को मुक्तक म लिन्छु विकास कठेत समर्पणजीको भारत असम बाताबारीबाट उहाँले हामीलाई मुक्तक पठाउनु भएको हो नेता सधैँ खराएको छालमा हिँड्छ नेता सधैँ खरायोको चालमा हिँड्छ सोचा जनता फसाउने चालमा हिँड्छ बन्दकी राखेर रा आफू जन्मिएको माटो कुर्सी पावर पैसा पाउने तालमा हिँड्छ विकास कठित समर्पण चाहिँ नियमित रूपमा भारत आसामबाट सम्झँदै गर्नुहुन्छ अबको क्रममा हामी अर्को एउटा गीत सुन्छौं श्रोता राजु संग्राय माझीजीको मुक्तक मसँग छ अर्घ खाँची उहाँको घर हो राजु संग्राय माझीजी भने पहिलो पटक हुनुपर्छ हामीहरू समक्ष आउनु भएको यो समयमा गीत रहेको छ हामीसँग सिडी विजय अधिकारीजीले गाउनु भएको प्रकाश किम्रेले लेख्नु भएको सन्तोष श्रेष्ठजीले संगीत भर्नु भएको मुक्तक रहेको छ हजुर राजु जङ रायमाझीजीको मनको वेदना कहाँ बिसाउ म सोध्छु मनको वेदना कहाँ बिसाउ म सोध्छु फरिया भएको रहेछु तिम्रा यादहरू बोक्छु कि वार कि पार लगाइदेऊ तिमी आफैले जति बेला पनि म किन आत्महत्या गर्छु मेरो लास तिमी सीता सेकैथे सधैँ तिम्रो लागि हर पल साथ नै दिएर हो बाँचेकै सधैँ तिम्रो लागि हर पल साथ नै दिएर जलिरहेछु आज दन्दनी मा तिम्रो सम्झना लिएर निकै मिठो गीत राजसंग रायमाझी चिका मुक्त खराबहरूसँगै तपाईँले सुन्नुभयो आजको कार्यक्रम मुक्तक मालामा भने मुक्तक लिने यो सिलसिला यति मात्रै श्रोता तपाईँहरूले पठाउनुभएका आज धेरै मुक्तक मसँग छन् सुरक्षित छन् अर्को पाला पक्कै जोड्दै जानेछु कार्यक्रम सुन्दै जाँदा तपाईँलाई पनि मुक्तक पठाउन मनभयो प्रतिक्रिया बाँड्न मनभयो भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ Muktakmala at the rate Gmail dot कममा तपाईँले मेल गर्न सक्नुहुन्छ मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडीमा पनि मुक्त खराबहरू प्रतिक्रियाहरू तपाईँले पठाउन सक्नुहुन्छ यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद प्रविधि समीक्षणका निमित्त कविता श्रेष्ठजीलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई सुटुक्का सम्झँदै मदन भण्डारी जाँदा जाँदै दुर्गा खरेलजी र रोशन अधिकारीजीले गाउनु भएको शब्द तथा संगीत अर्जुन पोखरेलको रहेको धरती आकाश बनको गीत तपाईँहरूलाई छोड्न चाहन्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा परु नमस्कार शुभरात्री धरती आकाश मन संगई मान जुड़ो सँगै धरती छोड लाग्दा खाटो भर्ने मलम तिमी नै हौ मेरो छाया तिमी मेरो माया तिमी यो मोटो छामी दया बाया तिमी धरती आकाश चढ्नलाई म सक्दिन तर मान सँगै मान जोडौँ पानी तिम्रै साथमा हुने हो हामी मार सँगै धरती छोड़ो लेखा के छ त्यो त केही थाहा छैन